सर्ग पाँच अन्तिम शिक्षा र आकाशतर्फ यात्रा क आत्माबोधको घडी तुङदुङ्गे र अन्तिम उज्यालो अन्तिम रहस्यको उद्घाटन हे सुन हे हावाका कान तुङदुङ्गे लामो यात्रामा निस्के पर्वत पार गरे नदीसँग बगे आकाश जस्तो मौन भए उनले खोजे सङ्घर्षको जरा प्रेमको गहिराई सत्यको तेज र न्यायको तराजु उनले खोजे सङ्घर्षको जरा प्रेमको गहिराई सत्यको तेज र न्यायको तराजु सबैलाई छामे सबैलाई बुझे तर जब मृत्युको छाया पखेटा फैलाउँदै आयो त्यो क्षण मात्रै तुङदुङ्गेले महसुस गरे मैले धेरै कुरा जाने तर पूर्णता अझै टाढा छ मैले धेरै कुरा जाने तर पूर्णता अझै टाढा छ त्यो पूर्णता शब्दमा अटाउँदैन त्यो ज्ञान कागजमा लेखिँदैन त्यो शिक्षा श्वास र मौनताको बिचमा बग्छ त्यसैले तुङडुङ्गेले शब्द होइन स्पन्दन दिए उपदेश होइन आत्मा दिए अन्तिम घडीमा उनको आँखामा प्रकृतिको सम्पूर्ण कथा चम्कियो उनको ओठले एक हरप मात्र फुसफुसायो जीवन सुन्ने कला हो जीवन सुन्ने कला हो जीवन सुन्ने कला हो त्यो सुने वृक्षले नदीले हावाले र सन्तानले त्यस दिनदेखि मौन शिक्षा सबैभन्दा गहिरो मुन्दुम बन्यो त्यस दिनदेखि मौन शिक्षा सबैभन्दा गहिरो मुन्दुम बन्यो ख पञ्चतत्त्वको संवाद पाँचै तत्त्वका रहस्य तुङदुङ्गेले पाँच तत्त्वलाई बोलाए सबभन्दा पहिले उनले पृथ्वीलाई सोधे के तिमी नै सत्य हौ पृथ्वीले भनिन् म स्थिर छु म जीवन जन्माउँछु तर एक दिन सबैले आफैमा विलिन गर्छु उनले जललाई सोधे के तिमी जीवनको सार हौ जलले भनिन् म प्रवाह हुँ र म निर्मलता हुँ म प्रवाह हुँ म निर्मलता हुँ तर कहिलेकाहीँ म विनाशको कारक पनि बन्छु तर कहिलेकाहीँ म विनाशको कारक पनि बन्छु उनले अग्निलाई सोधे के तिमी प्रकाश हौ अग्निले भने म ताप हुँ म ऊर्जा हुँ म नियन्त्रित भइनँ भने सबैलाई भस्म गर्छु तर म नियन्त्रित भइनँ भने सबैलाई भस्म गर्छु उनले वायुलाई सोधे के तिमी नै प्राणशक्ति हौ वायुले भने म जीवनलाई चलाउँछु तर कहिलेकाहीँ म आधी बनेर विनाश मचाउँछु आधी बनेर विनाश मचाउँछु अन्त्यमा उनले आकाशलाई सोधे तिमी किन मौन छौ आकाश मुस्कुरायो र भन्यो म कुनै सीमाभित्र छैन म न त स्थिर छु न त चलायमान म सबैलाई समेट्छु तर म आफै शून्य हुँ म सबैलाई समेट्छु तर म आफै शून्य हुँ तुङदुङ्गे स्तब्ध भए उनले बुझे पाँच तत्त्वहरू जीवनका आधार हुन् तर आकाश नै अन्तिम सत्य हो तर आकाश नै अन्तिम सत्य हो ग शून्यतर्फको यात्रा तुङदुङ्गेको आत्मा उडेको क्षण मुन्दुमको मौन आरोहण हे सुन हे समयका सन्तान त्यसपछि तुङदुङ्गेले आफ्ना दुई हात आकाशतर्फ फैलाए उनले आँखाहरू बन्द गरे तर दृष्टि खोला थियो आकाशले बोलायो शून्यले बाटो देखायो शरीर पृथ्वीमा रह्यो जसरी रुखको जराले धरतीलाई अँगाल्छ जसरी रुखको जराले धरतीलाई अँगाल्छ तर आत्मा हावामा घोलियो चरा बनेर होइन किरण बनेर होइन शून्यको स्पन्दन बनेर शून्यको स्पन्दन बनेर उनको स्मृति नदी झैँ बगिरह्यो चुपचाप तर जीवन बोकेर चुपचाप तर जीवन बोकेर उनको शिक्षा अग्नि जस्तै प्रज्वलित रह्यो शब्दभन्दा पर हृदयको उज्यालो बनेर शब्दभन्दा पर हृदयको उज्यालो बनेर तर अस्तित्व त्यो त विलिन भयो न हरायो न मेटियो तर शून्यमा समाहित भयो तर अस्तित्व त्यो त विलिन भयो न हरायो न मेटियो तर शून्यमा समाहित भयो त्यो शून्य कसैले बुझ्दैनन् तर सबै त्यहीँ पुग्न चाहन्छन् तर सबै त्यहीँ पुग्न चाहन्छन् तुङदुङ्गेले अन्तत देखे सत्य शब्दमा थिएन सत्य शब्दमा थिएन सत्य मौनताको स्वरमा थियो सत्य मौनताको स्वरमा थियो घ शिक्षा आकाशको पत्र टुङडुङ्गेको मौन त त्यो रात चन्द्रमा मौन थिइन् उनी नबोलिन् नझरिन् तारा टल्किरहेका थिए आँखा जस्तै सम्झनामा अनि आकाशले लेख्यो एक मौन पत्र कसैले कलम चलाएन कसैले स्वर बोलेन तर पत्र आयो मनको गहिराइमा टाँसिएर तिमी माटो थियौ बिउ बन्यौ र फेरि धरतीको काखमा फर्कियौ तिमी पानी थियौ नदी बन्यौ र जीवनका कथा बगायौ तिमी आगो थियौ दियो बन्यौ अन्धकार चिरेर उज्यालो बनायौ तिमी हावा थियौ श्वास बन्यौ अनि जीवन हल्लायौ तर अन्त्यमा तिमी आकाश भयो सीमा नभएको शब्दभन्दा परको शब्दभन्दा परको रूपभन्दा परको त्यसपछि तुङदुङे बोलेनन् उनले के भन्नु थियो र सबै कुरा त आकाशले बोलेकै थियो उनको अस्तित्व शब्द होइन उनको अस्तित्व शब्द होइन आकार होइन शून्य बन्यो शून्य जसले सबैलाई समेट्छ तर आफै सधैँ मौन बस्छ शून्य जसले सबैलाई समेट्छ तर आफै सधैँ मौन बस्छ मौन बस्छ च अन्तिम शिक्षा तुङडुङ्गेको मौन मन्त्र ए सुन शब्दभन्दा गहिरो त्यो क्षणमा तुङदुङ्गे उभिए र प्रकृतिसँग बोले तर स्वरले होइन स्पन्दनले उनले भने बादलहरू शिर पानी होइनन् तिनीहरू स्वप्न बोक्छन् आकाशमा उड्ने अदृश्य कामना बनेका छन् तिनीहरू रोएर होइन देखेर बग्छन् भविष्यको आकृति हावा सिप बहने शक्ति होइन यसभित्र समयको गीत गुन्जन्छ पातहरू हल्लँदा पुराना सन्देशहरू चलायमान हुन्छन् र हरेक श्वासमा मुन्दुमको कथा फुकिन्छ हरेक श्वासमा मुन्दुमको कथा फुकिन्छ र पहाडहरू शिर चट्टान होइनन् तिनीहरू ढोका हुन् जुन खोलिन्छ भित्र यात्रा गर्न सक्ने आत्माले मात्र तिनीहरू मौन छन् तिनीहरू मौन छन् तर भित्र शताब्दीको रहस्य गुन्जिरहेको छ तर भित्र शताब्दीको रहस्य गुन्जिरहेको छ त्यो थियो तुङदुङ्गेको अन्तिम शिक्षा नलेखिएको नपढिएको तर महसुस गरिएको जुन सन्तानहरूले श्वास मार्फत बोक्छन् जुन सन्तानहरूले श्वास मार्फत बोक्छन् निष्कर्ष होइन निरन्तरता तुङदुङ्गे मुन्दुमको अमर स्वरमा हे मन सुन टाढा देखिने त्यो रहस्य मनको गहिराइमै बगिरहेको हुन्छ टुङदुङे उभिए शब्दविहीन मौनतामा तर सृष्टिका श्वासहरूसँग एकाकार भएर प्रकृतिको गहिरो स्पन्दनमा समाहित उनले भने जीवन यात्रा मात्र हो सत्य एक दृष्टिकोण र मुक्ति आत्माको उडान उनले भने जीवन यात्रा मात्र हो सत्य एक दृष्टिकोण र मुक्ति आत्माको उडान त्यो भनाइ हावामा मिसियो र हरेक श्वाससँग संसारभर गुन्जिन थाल्यो त्यो भनाइ हावामा मिस्यो र हरेक श्वाससँग संसारभर गुन्जिन थाल्यो तुङदुङ्गेले चेतावनी दिए एक दिन आउँछ जब पृथ्वी रुन्छिन् अनि अन्धकार छाउँछ यदि मुन्डुम हरायो भने सृष्टि फेरि अधोगतिमा फर्कन्छ सत्य कहिल्यै हराउन नदिनु कानुन कहिल्यै भत्किन नदिनु प्रकृतिसँगै बाँच सत्यको बाटोमा हिँड नत्र भविष्यमा अन्धकार पुनः फर्कन्छ नत्र भविष्यमा अन्धकार पुनः फर्कन्छ त्यो भनिसकेपछि तुङदुङ्गे हिँडे टाढा क्षितिज पारी जहाँ शब्द शून्यमा विलीन हुन्छ जहाँ शब्द शून्यमा विलीन हुन्छ तर हावा अझै बग्छ पानी अझै गाउँछ वन अझै सुसाउँछ र ताराहरू त्यसै शिक्षालाई चम्काउँछन् उनका शब्दहरू गीत बने मन्त्र जस्तै गुन्जिए किराँत भूमिमा सधैँ जिए मुन्दुम अमर भयो सृष्टिले श्वास फेरि पाइरह्यो तुङदुङेको कथा कथा मात्र होइन त्यो आत्माको दिव्य स्वर हो जसले युग युगको अन्तरिक्ष चिर्छ धरतीको नाभिबाट लय झैँ उदाउँछ हावाको सुस्केरामा धुन झैँ धुलिन्छ र मुन्दुमको मौन आकाशमा सदैव गुन्जिरहन्छ मुन्दुम गुन्जिरहन्छ मुन्दुम गुन्जिरहन्छ खण्डकाव्य आकाश र आत्माबीचको संवादका रचनाकार डाक्टर नवराज सुब्बा पार्श्व सङ्गीत शक्ति बल्लभ तथा म्युजिक एरेन्जर मनोहर सुनाम वाचक लेखक स्वयं अर्थात् डाक्टर नवराज सुब्बा दिनाङ्क सन् दुई हजार पच्चिस विक्रम सम्बत दुई हजार बयासी विराटनगर नेपाल